छोरा सम्झे आउँछु दसैँ side.

पनि यस्तै भोकेरी अर्को सालको आउँछु दसैँमा शुभ दसैँमा यो साल पनि यस्तै भोगेगा रोको प्यारी अर्को साल पानी जया दशमी तथा शुभ दीपावलीको सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सुपा देउराली म्युजिक प्राले सगौरव प्रस्तुत गर्दछ गोपाल नेौपाने र अस्मिता तामाङको संयुक्त लोक भाका नबस्नु है मेरो आशैमा just सरोज थापा मगर शब्द सरोज थापा मगर र सुजता तामाङ लय सरोज थापा मगर एरेन्ज यमन खनाल उत्पादक तथा वितरक सुपा दौराले म्युजिक प्रणाली प्रबन्धक यमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय